संसारी माया विचित्र मरेर के पोला र नगर बिर्थै लोभी मन छोडेर जान्छ बिर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु चोखो अनि साँचो माया दिउँला मेरी काली चोखो अनि साँचो माया दिउँला मेरी काली सँगै सँगै जिन्दगीभर जिउँला मेरी काली जिन्दगीले जता डोर्याउँछ त्यतै त्यतै जिन्दगीले जता डोर्याउँछ त्यतै त्यतै तिमीलाई पनि मैसँगै लिउँला मेरी काली चोखो नि साँचो माया दिउँला मेरी काली सँगै सँगै जिन्दगीभर जिउँला मेरी काली चोखो नि साँचो माया दिउँला मेरी काली सागर सरी चोखो माया तिमीलाई दिउँला यो ज्यानले साथ दिए तिमीसँगै जिउँला तिम्रो नभई मरेछु भने अर्को झुनी लिउँला हो जति सागर चोखो निश्चल अनि पवित्र हुन्छ त्यस्तै पवित्र निश्चल माया गर्ने मुटु मसँग पनि छ त्यसो त त्यस्तै साँचो अनि निश्चल माया तिमीलाई दिन सक्छु म यो ज्यानले साथ दियो भने दैवले रक्षा गरेछन् भने नमरी बाँचे भने तिमीसँगै जीवन जिउनेछु कालले छ र यमराजसँग भर्ती हुन पुगिन भने तिमीलाई जिन्दगीभर साथ दिइरहनेछु यदि तिम्रो नहुन पाउँदै काल आएर चुडाएर लगेछ भने अर्को जुनी लिनेछु तिम्रै लागि भए पनि अर्को जुनी हौ बसन काखैमा मिठा मिठा कुरा गरौँ वर्षौँदेखि साँचिएका रहरहरू पुरा गरौँ हो हौ बसन काखैमा मिठा मिठा कुरा गरौँला हो आउ न काखैमा बस वर्षौँदेखि धेरै रहरहरू सङ्गालेको छु मनभरि धेरै सपनाहरू साँचेको छु तिम्रै काखमा बस्ने अनि तिमीलाई काखैमा बसाउने रहर हो मेरो पुरानो रहर अझ पुरा गर्नु छ तिनै पुराना रहरहरूलाई साकार पार्नु छ सबै मनका चाहनाहरू तिम्रो साथ पाएँ भने हाँसी खुसी जिउँला हो यदि तिम्रो साथ पाएँ भने मेरो जीवन रमाउनेछ सुन्दर हुनेछ लोप्पलाग्दो हुनेछ म जीवनभरि हाँस्न पाउनेछु यदि तिम्रो हुन नपाउँदै मरेछु भने यसमा म के नभन्न सक्छु र के नै भन्न सक्छु र रमाएर तिमीसँगै लाग्छ सधैँ हाँसिरहँ तिमी भित्री हराएर जोनी जोनी बाँचिरहँ लाग्छ नि यसरी नै रमाएर तिमीसँगै बाँचिरहँ तिमीसँगै रमाइरहँ हाँस्दै खेल्दै जीवन बिति बितिजाओस् तिम्रै मन तिम्रै तनमा हराएर जीवनभरि बाँचिरहँ तिम्रै कागमा लुटुपुटु गर्न पाऊ त्यही काग जीवन जिउने आधार बनोस् जिन्दगीमा आइपर्ने बाधा र बेबदान अनि चुनौतीका विरुद्ध सजिलै तछाट मछाट गर्न सकौँ जिन्दगीमा केही गर्न हौसला प्रदान होस् तिमीबाट यसरी नै जिन्दगी बिताउन चाहन्छु मेरी सानो तिम्रो मन पनि त यही भन्छ होला होइन र किनकि त्यो पनि मन यो पनि मन एउटै त हो नि सुन मेरी सानो फेरि दोहोऱ्याएर त्यही भन्छु जति सक्छु साँचो अनि पवित्र माया दिइरहनेछु यदि नमरी बाँचेर कालले साँचेछ भने तिम्रै साथमा जिउनेछु यो अस्थायी जीवनको के नै भर छ र तिमीलाई मेरो घरको लक्ष्मी बनाउन नपाउँदै मरेछु भने तिम्रै लागि भए पनि अर्को जोनी लिनेछु विश्वास गर मेरै भर पर सकभरमा मर्ने छैन दैवले रक्षा गरेर जोगाएर राख्नेछन् तिम्रै लागि भए पनि यही केही कारण बस मरेछु भने मात्रै हो बस मरेछु भने मात्रै सागर सरी चोखो माया कसरी चोखो माया तिमीलाई दिउला यो जानले साथ दिए सँगै जिउला तिम्रो नभई मरेछु भने अर्को जु चोखो माया तिमीलाई छे ओ मिठा मीठा सुराग बरसों देखी साची रहर हर पूरा तिम्रो साथ पाए पची हसी खुशी झूला ಕಾ চোখো মায়া तिमीलाई नमस्कार म केवल हजुरको लागि कार्यक्रम प्रस्तोता विशाम साधक तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो उत्तरगङ्गा तपाईँ हामीसँग हामी तपाईँसँग भने मनको घर बन्दै गरोस् हाम्रो भने मनको घर बन्दै गरोस् जति खान्छ दुनियाँ खन्दै गरोस् जति खान्छ दुनियाँ खन्दै गरोस् हाम्रो भने मनको घर बन्दै गरोस् का कराउँदै गर्छ पिना सुक्दै गर्छ का कराउँदै गर्छ पिना सुक्दै गर्छ जे जे भन्छ दुनियाँ भन्दै गरोस् हाम्रो भने मनको घर बन्दै गरोस् जति खान्छ दुनियाँ खन्दै गरोस् तिम्रो र मेरो मनको घर बन्दैछ प्रिय रिस गर्नेहरूले खन्दैछ प्रिय हो प्रियसी बिस्तारै बिस्तारै तिम्रो र मेरो मनको घर बन्दैछ तिमी ढोक्क भएर बस म तिमीलाई जिन्दगीभर साथ दिन्छु नडराउ यो दुनियाँदेखि यो दुनियाँको नियतिदेखि यो दुनियाँ के भन्छ के भन्दैन यस्तै हो नि समाज अर्काको भलो देख्न सक्दैन जति कुरा काटे पनि जति खाने पनि जी भने पनि केही छैन जति खान्छ दुनिया खन्न देऊ काक्राउँदै गर्छ पिना सुक्दै गर्छ कुकुर बुक्दै गर्छ हात्ती हिँड्दै गर्छ तर तिमी र म आफ्नो हाम्रो मायामा रमाइरहँला हुँदैन र फुल पनि तास्दै फुल्छ काँडाहरू माझ पन्छाउनु छ दुवै मिली बाधाहरू आज तिमीले पनि देखेकी छौ होला सुन्दर फुल जहिले पनि काँडाहरू बिचमा नै फुल्छ त्यो रातो गुलाबको फुलको वरिपरि कति काँडाहरू हुन्छन् तर फुल कति सुन्दर हुन्छ हो त्यस्तै यो दुनियाँ भनेको काँडा हो तिमी र म भनेका फुल हौ यो काँडा समाजको माझबाट हामी मौलाउनु छ सुन्दर छ सुन्दर हुनु छ सफल बनाउनु छ हाम्रो प्रेमलाई जतिसुकै बेग्न बाधाहरू आइपरे पनि सजिलै हटाउनु छ हटाउने छौँ पनि तिमी र म मिलेर लड्नेछौँ बाधाहरूका विरुद्ध चुनौतीहरूका विरुद्ध हरेक हरेस खाने छैनौ पछि हट्ने छैनौँ जस्तासुकै कठिनाइहरू पनि सजिलै पार लगाउनेछौँ दुवै मिलेर उकाली नि तेस्रो लाग्छ तिमी साथ आउँदा तिमी भएको छ मेरो आँसु बस्ने रुँदा तिमी साथमा भयो भने सबै थोक बिर्सन्छु सबै कष्ट सहन सक्छु पिरबेताहरू सहने बानी परेको छ उकाली उराली पनि तेस्रो जस्तो लाग्छ तिमी साथमा भयो भने तिमी साथमा भयो भने त्यो काली पनि अझै कालो होस् भन्ने लाग्छ भोक पनि लाग्दैन निद्रा पनि लाग्दैन गर्मी पनि हुँदैन जाडोले पनि सताउँदैन हावाहुरीले पनि उडाउँदैन सबै थोक सहन सक्छु तर तिमी साथमा भएनौ भने सानो तिनी सानो तिनो रोगले पनि च्याप्छ मलाई त्यसैले सानो केही पिर नगर तिम्रो मेरो मनको घर बन्दैछ जरो खन्ने त दुनियाँको रीति नै हो दुई मन मिल्यो भने कसैले केही गर्न सक्दैन न त दुनियाँ न त कानुन न त कानुनको बाउ नै कसैको केही हैकम चल्ने छैन तिम्रो र मेरो मायाको अगाडि बन्नेछ हाम्रो चाहेको घर पुरा हुनेछन् हाम्रा सबै सपनाहरू साकार हुँदैछन् साँचेका लक्ष्यहरू हतार नगर डराउ दुनियाँदेखि बन्दैछ हाम्रो घर बाँच्नेछौँ सँगै जिन्दगीभर नमान कसैको डर सँगै बाँच्ने तिम्रो पनि रहर अनि मेरो पनि रहर तिम्रो मेरो मनको घर छ प्रिया तिम्रो मेरो मनको घर बन्दैछ प्रिय हरूले गर्नेहरूले रिस गर्नेहरूले छाउनु छ दुबै मिली बाधाहरू आज बाधाहरू आज तिम्रो मेरो मनको सोच्ने रुदा तिमी बाहेको छ मेरो आँसु पुछ्ने रुदा आँसु पुछ्ने रुदा तिम्रो मेरो मनको घर बन्दैछ प्रिया तिम्रो मेरो मनको घर बन्दैछ प्रिया रिस गर्ने खाली हाम्रो मायाको मात्रा गरेर चर्चा हजुर खाली हाम्रो मायाको मात्रा गरेर चर्चा हजुर व्यर्थमा किन गर्छस् दुनियाँ समयको खर्च हजुर व्यर्थमा किन गर्छस् दुनियाँ समयको खर्च हजुर खाली हाम्रो मायाको मात्रा गरेर चर्चा हजुर जतिसुकै चलाउँछस् चर्चा चला दुनियाँ जति जतिसुकै चलाउँछौ चर्चा चला दुनियाँ कुरा चिँदैमा को यहाँ डर्छ हजुर व्यर्थमा किन गर्छ दुनियाँ समयको खर्च हजुर खालि हाम्रो मायाको मात्र गरेर चर्चा हजुर व्यर्थमा किन गर्छ दुनिया समयको खर्च हजुर तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ दुनियाँको कामै यही हो जति जल्छन् जल्न देऊ यो दुनियाँको कामै त यही हो नि तेलमा घिउ थप्नु तिललाई पहाड बनाउनु अलिकति कुरा पाउने बित्तिकै बढाइ चढाइ गरेर जताततै चलाइहाल्नुपर्ने कुरा काटिहाल्नुपर्ने यो दुनियाँ यस्तै हो सानो केही डर नमान जति चर्चा गरे पनि दुनियाँले केही हुनेवाला छैन आफ्नो बाटो हिँड्नु छ अनि आफ्नो मानु खानु छ हाम्रो सम्बन्धको जतिसुकै चर्चा चलाए पनि चलाइरहोस् अझै बढी चलाओस् भन्छु म त किनकि अगाडि बढ्न आँट गर्न सकु जति चर्चा चल्छ उति गाडा भन्छ माया हाम्रो हुन्न प्रिय फुलेपछि फल्न देऊ हाम्रो मायाको फुल फुलिसकेको छ अब यसलाई फुलाउनु पर्छ फलाउनुपर्छ अनि फल खानु छ किनकि फल्नकै फलाउनकै लागि भनेर त हामीले माएको फुल रोपेका हौँ जति दुनियाँले हाम्रो चर्चा गर्छ उत्ति नै हामीमा अघि बढ्न सामर्थ्य थप हुन्छ जसरी भए पनि हामीले हाम्रो सम्बन्ध स्थापित गर्नुपर्छ यतिकै ओइलायो भने दुनियाँको जित हुन्छ भलो भन्ने छन् सबै विरोधीहरूले वेलाउन दिनुहुन्न प्रिय जोसुकैले जे भने पनि हामी हाम्रो लक्ष्यका शिखर चुम्नुपर्छ जति चर्चा चल्छ उति नै हाम्रो माया गाडा भन्छ जति सक्छस् दुनियाँ चर्चा चला के के गर्न सक्छस् घर दुनियाँ तर छुटाउन सक्दैनस् हामीलाई दिन प्रतिदिन गाडा बनिरहेको छ माया हाम्रो माया गर्नु गल्ती होइन के सबले थाहा पाए नमुना होस् हाम्रो माया अँध्यारोमा बल्न दियो माया नगर्नु भनेर कुन देशको कुन संविधानको कति धारामा उल्लेख गरिएको छ माया गर्नु पाप हो भनेर कुन शास्त्रमा लेखिएको छ भलै लेखिएको होला अरे तर माया गर्नु पाप होइन बरु मायालाई बुझ्न नसक्नु पाप हो किनकि माया सबैमा अनिवार्य छ माया गर्नु कुनै पनि पाप होइन सबैले थाहा पाएर के भयो र एक्लै जिउन असम्भव भएकोले जोडीको आवश्यकता पर्छ त्यसैले मैले पनि तिमीलाई माया गरेँ के गल्ती गरेर मैले माया भन्ने शब्द त्यति नौलो होइन माया कसैले कसैलाई नगरेको पनि होइन मात्र यति हो कि कसैको गोप्य त कसैको खुलासा त्यसमा हाम्रो माया सबैले थाहा पाए त के भयो र हाम्रो माया नमुना बनोस् सबैले पाठ सिक्ने खालको बनोस् अँध्यारोमा बल्न सकोस् नानी होस् प्रकाश छरिरहोस् आफैमा दीप्त होस् कसैको प्रकाशले होइन आफै बल्न सकोस् त्यसो त सानो तिम्रो र मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ दुनियाँको कामै यही हो जति जल्छ जल्न देऊ केही हुनेवाला छैन तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल देऊ दुनियाँको कामै यही हो दुनियाँको कामै यही हो जति जल्छन् जल्ल देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल देऊ दुनियाँको कामै यही हो दुनियाँको कामै यही हो जति जल्छन् जल्ला देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्ला देऊ छ माया हाम्रो चर्चा जति चल्छौ ती गाडा बन्छ माया हाम्रो चर्चा जति चल्छौ ती गाडा बन्छ माया हाम्रो चर्चा जति चल्छौ ती गाढा बन्छ माया हाम्रो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 जीवनभरि फुलोस् अनि फलिरहोस् जीवनभरि फुलोस् अनि फलिरहोस् सधैँभरि खुसीको दियो बलिराखोस् सधैँभरि खुसीको दियो बलिराखोस् जीवनभरि फुलोस् अनि फलिराखोस् नभत्कियोस् नटुटोस् नफुटोस् पनि न न टुटोस् न फुटोस् पनि रमाउँदै रमाउँदै जिन्दगानी चलिरहोस् जीवनभरि फुलोस् अनि फलिरहोस् सधैँभरि खुसीको दियो बलिरहोस् रमाउँदै रमाउँदै जिन्दगानी चलिरहोस् माया त यस्तो होस् माया भन्ने यस्तो होस् कि सबैको लागि उदाहरणीय बनोस् सबैले पाठ सिकाउन् हाम्रो मायाबाट कोही आहा गरून् अनि कोहीले डाहा गरून् नजिक टाढा जहाँ भए पनि दुश्मनी सारा संसार भए पनि कहिल्यै नघट्ने होस् कहिल्यै नछुट्ने होस् हो तिमी जता भए पनि म जता भए पनि साथमा हुँदा होस् या टाढा हुँदा होस् जहाँ भए पनि यो सारा दुनियाँ नै दुश्मन भए पनि हाम्रो मिलन नचाहे पनि माया यस्तो होस् कि कहिले नटुट्ने होस् कहिल्यै नछुट्ने होस् कहिल्यै नफुट्ने होस् कतै नभत्कियोस् जुनी जुनी टिकिरहोस् अजम्बरी बनोस् चिरञ्जीवी बनोस् कहिल्यै न नघटोस् दिनानुदिन बढ्दै जाओस् मौलाउँदै जाओस् जीवनभरि फुलिरहोस् अनि फैलिँदै जाओस् फलिरहोस् जीवनभरि खुसीको दियो बाल्न सकौँ सधैँभरि रमाउँदै जीवन चलाओस् टाढा हुनु नपरोस् एक्लै हुनु नपरोस् माया त यस्तो होस् केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मन मन कहिले नदकोस् हो संसारमा सबैभन्दा ठुलो उपलब्धि भनेको मान्छेको मन हो मनभन्दा ठुलो अरू केही छैन र हुन सक्दैन पनि मनको सामु रूप पनि केही होइन र धन पनि केही होइन तर एउटा मन छ त्यो मन कहिल्यै नदुखोस् अरू सबै होस् मन नदुखोस् मैले पनि तिम्रो मन नदुखाउँ र तिमीले पनि वैशाखै गर्मी साउने बर्खा लागि नै रहोस् मायाको तिर्खा धित कहिले नमरोस् हो जसरी बर्ख वैशाख महिनाको चर्को गर्मीलाई कम गर्न असार साउन महिनाको ग आगमन हुन्छ त्यसरी नै मेरो जीवनमा पनि तिम्रो आगमन भएको छ असार साउन महिनालाई वर्षायामको आवश्यकता पर्दा प्यास लाग्दा वर्षायामले प्यास मेटाइदिन्छ हो उसै गरी मलाई पनि माईको तिर्खा लाग्दा हो त्यही तिर्खा मेटाइदिएकी छौ तिमीले म चाहन्छु कि यसै गरी नै हाम्रो माएको तिर्खा तिर्सना लागिरहोस् दित नमरोस् कहिल्यै पनि इगौँ सम्मको लागि पनि दित नमरोस् जति माया दिए पनि र लिए पनि तिर्खा पनि मेटाइयोस् र देत पनि नमरोस् माया त यस्तो पो होस् कहिल्यै नघट्ने होस् कहिल्यै नछुट्ने होस् बस कहिल्यै नछुट्ने होस् माया त यस्तो हो माया त यस्तो हो माया त यस्तो जहाँ जहाँ भैनी दुश्मनै सारा संसार भैनी कहिले नघट्ने कैले कहिले छुटने हो माया त यस्तो ठुलो मान्छे कुमान केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छे कुमाना मन कहिले न दुखो माया त कहिले नघट्ने हो कहिले नछुट्ने हो मागी मागी खाने गरेको झोली दिन सक्छु मागी मागी खाने गरेको झोली दिन सक्छु टाली टाली सिलाइएको चोली दिन सक्छु टाली टाली सिलाइएको चोली दिन सक्छु मागी मागी खाने गरेको झोली दिन सक्छु डिडो र सिस्नुको घाँस अनि झुपडीको बास डिडो र सिस्नुको घाँस अनि झुपडीको बास मात्र मैले मिठो दिन सक्छु मागी माघी खाने गरेको झोली दिन सक्छु टाली टाली सिलाइएको चोली दिन सक्छु जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिनँ म म कस्तो मसँग के छ म कुन हैसियतको मान्छे हुँ त्यो त तिमीलाई पनि थाहा होला तिम्रो निम्ति ऊ त्यो जुनको ज्योति अनि सागरको मोती ल्याएर दिन्छु भनेर भन्दिनँ ठुला ठुला ब्रह्महरू विशाल आश्वासन बाँड्दिनँ म किनकि म त्यो सक्दा पनि सक्दिनँ के के दिन्छु तिम्रो नि निम्ति आकाशका तारा झार्छु झार्छु जस्ता आडम्बरी कुरा गर्न आउँदैन मलाई आफू त सिधा सोझो मान्छे सिधै भनिन्छ डिडो र सिस्नो खाएर पेट पाल्नुपर्छ हिउँदमा जाडो गर्मीमा गर्मी र वर्षामा पानी सहनुपर्छ उकाली ओह्राली धाउनुपर्छ लुगा समेत टालेर लाउनुपर्छ तितो मिठो भन्न पाउँदिनौ म त सक्ने कुरा गर्छु म त तिम्रो लागि मर्छु हो नभएको कुरा गर्न आउँदैन मलाई अरू छैन मसँग अरू केही गर्न सक्दिनँ तिम्रो निम्ति तर तिम्रो लागि मर्न चाहिँ सक्छु किनकि तिमी मेरो बाँच्ने आधार हौ तिमी बिनाको जीवन जिउनु जिउन सक्दिनँ म कसैलाई धेरै माया गर्नु गर्नु र गर्न सक्नु र उसको निम्ति मर्न सक्नु पनि त महानता हो म त तिमी बिना पागलै हुन्छु एक्लै एक्लै हाँस्छु एक्लै एक्लै रुन्छु तिमी बिना त पहिलो कुरा बाँच्दिनँ र दोस्रो कुरा बाँचे पनि मेरो दिमागले काम गर्न छोड्छ पागल हुन्छु म तिम्रो यादमा तिम्रो मायामा ऊ त्यो घरमाथिको घना जङ्गल बासस्थान हुनेछ मेरो वनका पशु पक्षीहरू साथी हुनेछन् बिना कारण कहिले हाँस्नेछु कहिले रुनेछु अनि सबैले भन्नेछन् पागल प्रेमी म त तिम्रो भइसकेँ तिमी मेरी भनला नै नभन जुनदेखि तिमी जुन दिनदेखि तिमीलाई मन पराए त्यही दिनदेखि म तिम्रो भइसकेको छु तिमी मेरी भनला प्लिज मेरी भन नै नभन प्लिज नै नभन कसम तिमीलाई यी आँखामा राख्छु मनमा सजाउँछु कसम तिमीलाई खुसीका अनेक रङ्गले रङ्गाउँछु मेरा यी आँखामा तिमी यो मनमा तिमी तिमीलाई मात्र सजाएर राखेको छु जलजाली आँखामा देखिने गरी राखेको छु हर पल सम्झिरहने गरी मनमा सजाएको छु कसम तिमीलाई हरेक तरिकाले खुसी राख्ने कोसिस गर्नेछु मतलब तिम्रो अनुहारमा खुसी ल्याउन नसके भने आँसु आउन दिने छैन विभिन्न प्रयत्न गर्नेछु तिमीलाई खुसी राख्नको लागि रिसाए पनि त म तिमीलाई फकाइरहन्छु दुःखले होइन माया नै मायाले सताइरहन्छु <laughs> केही गर्दा तिमी रिसायो भने नि फकाइहाल्छु मानि भन्दा धेरै माया गरेर सताइरहन्छु बेला बेलामा अलि ठट्टा गर्न आउँछ कि मलाई अनि बल्ल थाहा पाउँछु लाठी जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोतीले आएर दिन्छु पनि भन्न सक्दिन म जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोतीले आएर दिन्छु पनि भन्न सक्दिन म म त सक्ने कुरा गर्छु

भन्नुला नै भन्नुला कसम तिमीलाई यी आँखामा राख्छु मनमा सजाउँछु कसम तिमीलाई यी आँखामा राख्छु मनमा सजाउँछु कसम तिमीलाई खुसी काने कसम तिमीलाई खुसीका कान